सिरम्दै खेले झै पानीमा छैन तिम्रै माया लाग्छ सानो सत्य रामा खेले जै पानीमा खेल्छौ तिमी आँखाको नानीमा कलेजीमा लेखेको छु मैले तिम्रै नसम्झेको दिन छैन नसम्झ कुरा छैन तिम्रै माया लाग्छ सानो सतेरा मारा नसम्झेको दिन छैन नसम्झेको रात छैन तिम्रै माया लाग्छ सानो सतेरा लागे मेरो तिमी बिना संसारै अँधेरो कलेजीमा लेखेको छु मैले तिम्रै नसम्झेको दिन छैन नसम्झेको रात छैन तिम्रै माया लाग्छ सानो सत्य रामा मेरो तिमी बिना संसारै अँधेरो कले जीवन लेखेको छु मैले तिम्रै नाम नसम्झेको दिन छैन नसम्झेको रात छैन तिम्रै माया लाग्छ सानो सतेरामा छैन सम्झेको कुरा छैन तिम्रै माया लाग्छ सानो सत्य हेर